परिमा झर्छ आँसु दुख्छ मुटु फेरि पनि हुन्छ माया झर्छ आँसु दुख्छ मुटु फेरि पनि हुन्छ माया आफ्नो भन्दा अरूको नै खुसी चुन्छ माया झर्छ आँसु दुख्छ मुटु फेरि पनि हुन्छ माया आफ्नो भन्दा अरूको नै खुसी चुन्छ माया चाहेर भन्दा नचाहेरै जिन्दगीमा आउँदै चाहेर भन्दा नचाहेरै जिन्दगीमा आउँदै दुःखमा आँसु अनि सुखमा गगन छुन्छ माया दुःखमा आँसु अनि सुखमा गगन छुन्छ माया आफ्नो भन्दा अरूको नै खुसी चुन्छ माया झर्छ आँसु दुख्छ मुटु फेरि पनि हुन्छ माया कैले आँसु झरला प्रिया कैले मोटु दुखला हो कैले आँसु झरला प्रिया कैले मोटु दुखला भोमलाई माया नगर भोमलाई माया नगर तिम्रो त्यो शिर झुक्ला हेर त्यो शिर झुक्ला सक्छु मैले हातै भरि सुनका चुरा त दिन सक्छु मैले हातै भरि सुनका चुरा न त गर्न सक्छु मैले खुसी किन्ने धनका कुरा न त गर्न सक्छु मैले खुसी किन्ने धनका कुरा कहिले आँसु झरला प्रिया कहिले मुटु दुखला भो माया नगरा झुकला झुक्ला खाली हुन सक्छन् मनका सारा रहर हारो खाली खाली हुन सक्छन् झुपडीमा देख्दा तिमलाई महलहरू रुन सक्छन् झुपडीमा देख्दा तिमलाई कहिले आँसु झर्ला प्रिया कहिले मुटु दुख्ला भो मलाई माया नगर तिम्रो त्यो शिर झुक्ला हेर तिम्रो त्यो शिर झुक्ला पृष्ठभूमिमा गुन्जिरहेको यसै गीतसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र राज अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ र यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा यो आवाज गुन्जिरहेको छ साथमा विश्वको जुन कुनै कुनामा रहेर पनि W radio Arpan dot com dot NP मार्फत पनि यो आवाज सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत तपाईँले यस कार्यक्रमलाई सुनिरहनु भएको छ कार्यक्रमलाई डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बाह्र हाल युएईमा रहनुहुने विकास नेउपाने साथमा ईश्वरपुर तीन बैलबाज सर्लाहीमा रहनुहुने सरोज चौलागाई सम्पूर्ण मित्रहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु मित्र आजको वसाइमा पनि तपाईँका मुक्तकहरू रहेका छन् अझ यो साता धेरै मित्रहरूले माया गरिदिनु भएको छ धेरै मित्रहरूले मुक्तक पठाइदिनु भएको छ तपाईँको यो साथप्रति तपाईँको यो मायाप्रति म सधैँ ऋणी रहनेछु मुक्तक अगाडि बढाउन चाहन्छु घायल दीपक कार्की बनकटवा नौ लालपुर हाल धमिलो सहर भारतबाट लेख्नुहुन्छ अलिकति कमाउँछु कि भनी गएका छन् अलिकति कमाउँछु कि भनी गएका छन् हो पराइका नै निशानामा रहेका छन् यहाँ संविधान कोर्छु भन्छौ हेर नेताज्यू यहाँ संविधान कोर्छु भन्छौ हेर नेताज्यू उता पुरा युवा छिर छिट्टान भएका छन् उता पुरा युवा छिर छिट्टान भएका छन् हो पराइका नै निशानामा रहेका छन् अलिकति कमाउँछु कि भनी गएका छन् देशमा संविधान नबन्दाखेरि युवाहरू विदेशिनु परेको बाध्यता देशमा रोजगारी नपाउँदाखेरि युवाहरू परदेशिनु परेको छ देशमै संविधान बनेर देशका युवाहरूले केही गर्न सक्ने वातावरण देशले बनाइदिने हो भने युवाहरू परदेशिनु पर्थेन विदेशी भूमिमा आफ्नो पसिना बगाउनु पर्थेन यही सन्देश यो मुक्तकमा रह्यो घायल दिपक कार्कीलाई धन्यवाद छ सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रुकुमका मित्र हुनुहुन्छ हिँड्दा हिँड्दै यात्रामा बेसरी थाकेपछि हिँड्दा हिँड्दै यात्रामा बेसरी थाकेपछि दिनको भोक रातको निन्द्रा अचानकै भागेपछि खै कसलाई हेरेर मन बुझाउँ आज मैले खै कसलाई हेरेर मन बुझाउ आज मैले सँगै हिँड्ने सहयात्री अन्तैतिर लागेपछि सँगै हिँड्ने सहयात्री अन्तैतिर लागेपछि दिनको भोक रातको निन्द्रा अचानकै भागेपछि हिँड्दा हिँड्दै यात्रामा बेसरी थाकेपछि धन्यवाद सुन्दर शेर्पाली बिन्दासलाई यो साथको लागि अर्जुन घिमिरे नवलपरासी हाल कोरियामा हुनुहुन्छ जस्तो पर्ला त्यस्तै टर्ला आँटेर आएको छु जस्तो पर्ला त्यस्तै टर्ला आँटेर आएको छु जन्म दिने बाउआमालाई ढाँटेर आएको छु रगतैले तिम्रो सिउँदो रङ्गाउँला भने रगतैले तिम्रो सिउँदो रङ्गाउँला भने हेर प्रिय आफ्नै आउला काटेर आएको छु हेर प्रिय आफ्नै आउला काटेर आएको छु जन्म दिने बाउआमालाई ढाँटेर आएको छु निकै सुन्दर मुक्तक निकै रमाइलो मुक्तक धन्यवाद यो साथको लागि अर्जुन घिमिरेलाई श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट म पत्थर भएको छु म पत्थर भएको छु अनि जहर भएको छु म पत्थर भएको छु अनि जहर भएको छु हेर शिर उठाएर माथि हेर शिर उठाएर माथि निलो सगर भएको छु निलो सगर भएको छु अनि जहर भएको छु म पत्थर भएको छु छोटा हरफहरूमा तयार भएको यो सुन्दर मुक्तकको लागि श्रीकान्त कहिराजलाई धन्यवाद छ हेमराज वाग्लेको मुक्तक यति बेला पास्तर अमरपुर दुई भालुचोकका मित्र हुनुहुन्छ बेहोसी भई लड्दाखेरि होसी को नै हुन्छ र बेहोसी भई लड्दाखेरि होसी को नै हुन्छ र तडपी तडपी रुँदाखेरि दोषी को नै हुन्छ र थियो साथ छुट्यो आज बेहोस भई लड्दाखेरि थियो साथ छुट्यो आज बेहोस भई लड्दाखेरि निर्दोष भई बग्ने कञ्चन रोसी को नै हुन्छ र निर्दोष भई बग्ने कञ्चन रोसी को नै हुन्छ र तडपी तडपी रुँदाखेरि दोषी को नै हुन्छ र बेहोसी भई लड्दाखेरि होसी को नै हुन्छ र जो बेहोस भएर लड्छ ऊ होसमा कहाँ हुन्छ यही कुरा थियो मुक्तकमा हेमराज वाग्लेलाई धन्यवाद छ निश्चल यात्री सुदूर कैलालीका मित्र हुनुहुन्छ जीवन तडक भडक रहेछ आखिर जीवन तडक भडक रहेछ आखिर जिन्दगी यो यात्रा सडक रहेछ आखिर मेरो जस्तै उसको मन पनि मेरो जस्तै उसको मन पनि सोच्दथे एउटै फरक रहेछ आखिर सोच्दथे एउटै फरक रहेछ आखिर जिन्दगी यो यात्रा सडक रहेछ आखिर जीवन तडक भडक रहेछ आखिर जिन्दगी तडक भडक भएका कुराहरू मुक्तकमा थियो निश्चल यात्रीलाई धन्यवाद छ केहर सिंह खासु मगर लेख्नुहुन्छ गुल्मी बलिथुम हाल भारतबाट एक्लो पिपलसँग पनि बर हुनेछ एक्लो पिपलसँग पनि बर हुनेछ सानो भए पनि झुपडी घर हुनेछ अझै केही महिना या वर्ष कुरा सानो अझै केही महिना या वर्ष कुरा सानो तिम्रो नामसँगै मेरो थार हुनेछ तिम्रो नामसँगै मेरो थार हुनेछ सानो भए पनि झुपडी घर हुनेछ एक्लो पिपलसँग पनि बर हुनेछ सुन्दर मुक्तक रह्यो धन्यवाद केहर सिंह खासु मगरलाई आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गरिरहनेछु छवि पाण्डे सिबी देवदह बङ्गाली रूपन्देहीबाट लेख्नुहुन्छ साथ दिन्छु भन्थ्यौँ तर छोडी गयौ आज किन साथ दिन्छु भन्थ्यौ तर छोडी गयौ आज किन सँगै सफर गर्ने बाटो मोडी गयौ आज किन जुनी जुनी सँगै बाँच्ने बाचा कसम खाई तिमीले जुनी जुनी सँगै बाँच्ने बाचा कसम खाई तिमीले बिच बाटोमै हाम्रो नाता तोडी गयौ आज किन बिच बाटोमै हाम्रो नाता तोडी गयौ आज किन सँगै सफर गर्ने बाटो मोडी गयो आज किन साथ दिन्छु भन्थ्यौ तर छोडि गयो आज किन प्रश्न आफ्नो मान्छेलाई मुक्तक मार्फत तिर्स्याउँदै हुनुहुन्थ्यो धन्यवाद छवि पाण्डेलाई यो साथको लागि विश्वास लामा क्यानाडाबाट लेख्नुहुन्छ नोकर भन्छ मलाई मालिक हुन मन लाग्छ नोकर भन्छ मलाई मालिक हुन मन लाग्छ अरूभन्दा फरक व्यवहारिक हुन मन लाग्छ मनभित्र पीडा लुकाई मुस्कुराउँछ मान्छे मनभित्र पीडा लुकाई मुस्कुराउँछ मान्छे कहिले काहीँ यस्तो देख्दा सालिक हुन मन लाग्छ कहिले काहीँ यस्तो देख्दा सालिक हुन मन लाग्छ अरूभन्दा फरक व्यवहारिक हुन मन लाग्छ नोकर भन्छ मलाई मालिक हुन मन लाग्छ सुन्दर मुक्तक रह्यो विश्वास लामाको धन्यवाद यो साथको लागि अर्जुन भट्टराई झापाका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ डाक्टर उही छ अस्पताल उस्तै छ डाक्टर उही छ अस्पताल उस्तै छ के दिउँ जवाब सवाल उस्तै छ थपिरहन्छ सधैँ थरी थरीको ओखती थपिरहन्छ सधैँ थरी थरीको उखति रोग उही छ रोगीको हाल उस्तै छ रोग उही छ रोगीको हाल उस्तै छ के दिउँ जवाब सवाल उस्तै छ डाक्टर उही छ अस्पताल उस्तै छ जनचासोको कुराको आवाज उठाउनु भएको छ अर्जुन भट्टराईले धन्यवाद छ यो साथको लागि किसु केसी साउथ कोरिया पोखरा नेपालका मित्र हुनुहुन्छ तिमीलाई माया गर्दिन म मिस नगर भनेकै हुँ तिमीलाई माया गर्दिन म मिस नगर भनेकै हुँ जुठो लाग्ला ओठमा तिम्रो किस नगर भनेकै हुँ जिद्दी नगर न तिमी रमाइदिउँला भनेर मलाई जिद्दी नगर न तिमी रमाइदिउला भनेर मलाई लेखेको पाइन्छ देखेर हुन्न रिस नगर भनेकै हुँ लेखेको पाइन्छ देखेर हुन्न रिस नगर भनेकै हुँ तिमीलाई माया गर्दिन म मिस नगर भनेकै हुँ जुठो लाग्ला ओठमा तिम्रो किस नगर भनेकै हुँ सुन्दर मुक्तक धन्यवाद किसु केसीलाई तिलक निष्कर्ष रत्नगर सात चितवनबाट उनको सुनको भाउ थियो उनको सुनको भाउ थियो मेरो नुनको भाउ थियो वास्तवमा कुरो बुझिनौ वास्तवमा कुरो बुझिनौ ठुलो गुणको भाउ थियो ठुलो गुणको भाउ थियो मेरो नुनको भाउ थियो उनको सुनको भाउ थियो वास्तवमै सुनभन्दा पनि महँगो गुण हुन्छ मित्र कसैलाई गुण लगाउन सकियो भने त्यो सुनको भन्दा धेरै मूल्यवान बन्द जान्छ धन्यवाद तिलक निष्कर्षलाई प्रेम मल्ल तेबल दिव्यपुर दुई राजुल डडेलधुरा हाल उत्सुनो मिया तोचिगी जापानबाट लेख्नुहुन्छ आज सहरमा बेकारको हल्ला हुँदैछ आज सहरमा बेकारको हल्ला हुँदैछ तिम्रो अनि मेरो माया टुटाउने सल्लाह हुँदैछ जति तागत छ लगाऊ छुटाउन हाम्रो माया जति तागत छ लगाऊ छुटाउन हाम्रो माया हेर्दैछु तिम्रो सिउँदो भर्ने आँट कसले गर्नेछ प्रेम मल्लले पठाउनु भएको रचना मैले वाचन गरे भर्खरै मात्र यो मुक्तकीय संरचनामा भने छैन मात्र यो भावना रह्यो आगामी दिनमा भने मुक्तक होला यो आग्रह प्रेम मल्ललाई मुक्तक अगाडि बढाउँदैछु प्रकाश स्याङ्बो जिर्मले तिन सलकपुर इलामबाट लेख्नुहुन्छ पहिले भन्दा हिजो आज फरक भएको देखि पहिले भन्दा हिजो आज फरक भएको देखेँ विरहमा तडपी तडपी कि त गएको देखेँ भेट्नेहरू अचेल मलाई यसै भन्दै जान्छ भेट्नेहरू अचेल मलाई यसै भन्दै जान्छ मदिरामा लट्ठ हुन भट्टी धाक धाको देखेँ मदिरामा लट्ठ हुन भट्टी धाको देखेँ बिरहमा तडपी तडपी गीत गाएको देखेँ पहिले भन्दा हिजो आज फरक भएको देखेँ धन्यवाद प्रकाश स्याङ मलाई सुन्दर मुक्तकको लागि सीतारामको मुक्त केति बेला काँडा बीच फुल्न सिक फुलभित्र फल्न सिक काँडा बीच फुल्न सिक भित्र फल्न सिक आफू जली प्रकाश दिने दियो बनी बल्न सिक हावा बीच चट्याङ्ग पर्ने शक्ति थाहा छैन भने हावा बीच चट्याङ्ग पर्ने शक्ति थाहा छैन भने पहाड छल्दै बाहिर आउने नदीले जस्तै छल्न सिक पहाड छल्दै बाहिर आउने नदीले जस्तै छल्न सिक आफू जली प्रकाश दिने दियो बनी बल्न सिक निकै राम्रो सन्देश समेटेको मुक्त धन्यवाद सीतारामलाई यो साथको लागि अनुज खड्का खैरानी चार पर्सा चितवन हाल कमलादी रोड घण्टाघर काठमाडौँबाट लेख्नुहुन्छ औषधि गरियो अनि उपचार गरियो औषधि गरियो अनि उपचार गरियो धामी झाँक्री तन्त्र मन्त्र बारम्बार गरियो कहिले निको भएन खै जे जे गरे पनि कहिले निको भएन खै जे जे गरे पनि फाटेको मन टाल्ने प्रयास बेकार गरियो फाटेको मन टाल्ने प्रयास बेकार गरियो औषधि गरियो अनि उपचार गरियो धामी झाँक्री तन्त्र मन्त्र बारम्बार गरियो धन्यवाद अनुज खड्कालाई यो साथको लागि सुमित्रा खड्का पर्सा चितवन हाल सुनसरीबाट लेख्नुहुन्छ एउटा यस्तो वियोगान्त कहानी हुनेछ एउटा यस्तो वियोगान्त कहानी हुनेछ सबैको आँखामा टिलपिल टिलपिल पानी हुनेछ तिमीले सिन्दुर भर्दै गर्दा पराईको त्यो सिउँदोमा तिमीले सिन्दुर भर्दै गर्दा पराईको त्यो सिउँदोमा मेरो चिता जलेर लास खरानी हुनेछ मेरो चिता जलेर लास खरानी हुनेछ सबैको आँखामा टिल्फिल टिलपिल पानी हुनेछ एउटा यस्तो वियोगान्त कहानी हुनेछ यो मार्मिक मुक्तकको लागि सुमित्रा खड्कालाई धन्यवाद सुन्दर राणा मगर शक्तिखुर चितवनबाट लेख्नुहुन्छ आँसु सुकाउँछु ओठमा हाँसु फुकाउँछु आँसु सुकाउँछु ओठमा हाँसु फुकाउँछु थोरै भएको खुसी पनि अन्त कतै लुकाउँछु के ठान्छौ मलाई तिमी हेरी बस एक दिन के ठान्छौ मलाई तिमी हेरी बस एक दिन बदनामी गुणको बदला उस्तै चुकाउँछु बदनामी गुणको बदला उस्तै चुकाउँछु थोरै भएको खुसी पनि अन्त कतै लुकाउँछु आँसु सुकाउँछु ओठमा हाँसु फुकाउँछु तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगी जिन्दगीभर तिम्रै सुखको लागि मैले पि स्वीकारे सानो तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो साथ दिन्छु भन्थ्यो आफै पराई हुन चाह्यो पराई हुन चाह्यो साथ दिन्छु भन्थ्यो आफै पराई हुन चाह्यो पराई हुन चाह्यो सोध्ने छैन किन फेरि सोध्ने छैन फेरि अन्तै माया लायो अन्तै माया लायो तिम्रै भलाइको लागि मैले चोटहरू स्वीकारे सानो तिम्रै तस्विर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगीभर तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै सुखको लागि मैले पीडा स्वीकारे सानो तिम्रै खुसीको लागि मैले आँसु स्वीकारे सानो कोरेको छु मैले कोरेको छु मैले कलेजीमा तिम्रै नाम कोरेको छु खुसीको लागि मैले आँसु स्वीकारे सानो तिम्रै तस्बिर हेर्दै हेर्दै चित्त बुझाउला जिन्दगीभर तिम्रै खुसीको लागि मैले पीडा स्वीकारे सानो सुरेन्द्र सुनचौरीको शब्द राजकुमार बगरको सङ्गीतमा त्याग एल्बमबाट शिव परियारको आवाजमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ र आजको साता पनि तपाईँको धेरै मुक्तकहरू प्राप्त भएका छन् त्यसैले पनि मैले आफ्नो कुराभन्दा बढी तपाईँका मुक्तकलाई नै स्थान दिइरहेको छु ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एक बहादुर पुलामी मगर मैती दुई धादिङ हाल बिरानो मुलुकबाट लेख्नुहुन्छ एक हातले बजाएको ताली भयो जीवन एक हातले बजाएको ताली भयो जीवन र त शून्यता हाबी भई खाली भयो जीवन बिछ्याएर नयनहरू उनी हिँड्ने बाटोमा बिछ्याएर नयनहरू उनी हिँड्ने बाटोमा कुर्दा कुर्दै फुल बिनाको डाली भयो जीवन कुर्दा कुर्दै फुल बिनाको डाली भयो जीवन एक हातले बजाएको ताली भयो जीवन जिन्दगी एक हातले बजाएको ताली जस्तै एक हातबाट कहिले पनि ताली बज्दैन त्यसैले त जिन्दगी खाली भएका कुराहरू धन्यवाद एक बहादुर पुलामी मगरलाई यो साथको लागि राई मुकमेन रमेश साउदी अरबबाट लेख्नुहुन्छ हो हो सुनै सुनको घर हुन्छ परदेशमा हो हो सुनै सुनको घर हुन्छ परदेशमा त्यसैले सबको जाने र हर हुन्छ परदेशमा तिमीलाई थाहा नहुन सक्छ जानिराख तिमीलाई थाहा नहुन सक्छ जानिराख हिरा मोतीको विस्तार हुन्छ परदेशमा हिरा मोतीको विस्तार हुन्छ परदेशमा त्यसैले सबको जाने रहर हुन्छ परदेशमा हो हो सुनै सुनको घर हुन्छ परदेशमा विदेश गएका मान्छेलाई विदेशमा के कनै सुविधा होला सेवा होला भनेर सोच्नेहरूका लागि यो जवाफ मुक्तकले दिएको छ धन्यवाद राई मुकमेन्द्र रमेशलाई यो साथको लागि विपिन सेजवाल प्युठान चार हाल बुटवलबाट लेख्नुहुन्छ दुःख पीरको साथी बन्दा आखिर बोल्थ्यो भने दुःख पीरको साथी बन्दा आखिर बोल्थ्यो भने आकाशका तारा गन्दा आखिर बोल्थ्यो भने तिम्रै यादमा दिन रात तडपिँदै भेट्न किन बोलाउँथे तिम्रै यादमा दिन रात तडपिँदै भेट्न किन बोलाउँथे तस्बिर हेर्दै सानो भन्दा आखिर बोल्थ्यो भने तस्बिर हेर्दै सानो भन्दा आखिर बोल्थ्यो भने आकाशका तारा गन्दा आखिर बोल्थ्यो भने दुःख पीरको साथी भन्दा आखिर बोल्थ्यो भने धन्यवाद विपिन सिजुवाललाई जयदेश श्रेष्ठको मुक्त यति बेला आज गृह मन्त्रीले नियम तोडेको छ यहाँ आज गृह मन्त्रीले नियम तोडेको छ यहाँ रमेश खरेल मर्यादा मान्न छोडेको छ यहाँ चुनाव बहिष्कार गर्ने यहाँ बाबुराम जितेको छ चुनाव बहिष्कार गर्ने यहाँ बाबुराम जितेको छ भारतमा मोदी प्रम हुँदा कमलले खुसी गोडेको छ यहाँ भारतमा मोदी प्रम हुँदा कमलले खुसी कोडेको छ यहाँ आज गृह मन्त्रीले नियम तोडेको छ यहाँ धन्यवाद जयदेश श्रेष्ठलाई अमृत लामिछाने पिठुवा साथ माधवपुरबाट लेख्नुहुन्छ माया गर्ने मन चोखो भए पुग्छ सानो माया गर्ने मन चोखो भए पुग्छ सानो त्यो दिलमा मलाई बास दिँदै गए पुग्छ सानो सुख दुःख साटी रमाऊ दुई दिनको जिन्दगीमा सुख दुःख साटी रमाऊ दुई दिनको जिन्दगीमा यी हातको उपहार तिमीले सिन्दुर लय पुग्छ सानो यी हातको उपहार तिमीले सिन्दुर लय पुग्छ सानो माया गर्ने मन चोखो भए पुग्छ सानो पक्कै पनि मन चोखो भयो भने त्यहाँ माया सफल हुन्छ अमृत लामिछानेलाई धन्यवाद छ सपना दुवाडी रत्नगर तेह्र जयमङ्लाबाट लेख्नुहुन्छ जहाँ जहाँ छ गरिबी त्यहाँ अभावमा बित्छ जिन्दगी जहाँ जहाँ छ गरिबी त्यहाँ अभावमा बित्छ जिन्दगी सधैँ झुकिएर बस्नुपर्ने साहुको दबावमा बित्छ जिन्दगी फुत्किएर भाग्न नमिल्ने बल्छीभित्रको माछा बन्यो जीवन फुत्किएर भाग्न नमिल्ने बल्छीभित्रको माछा बन्यो जीवन समयले दिएको अर्थहीन जवाफमा बित्छ जिन्दगी समयले दिएको अर्थहीन जवाफमा बित्छ जिन्दगी सधैँ झुकेर बस्नुपर्ने साहुको दबाबमा बित्छ जिन्दगी जहाँ जहाँ छ गरिबी त्यहाँ अभावमा बित्छ जिन्दगी गरिबीको जिन्दगी अभावमा बित्ने कुरा धन्यवाद सपना दुवाडीलाई समीर कार्की झापा हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ आज किन हो पराई ठानेर गयौ आज किन हो पराई ठानेर गयौ बिना कारण मुटुमा तिर हानेर गयौ गुजार्दैछु जसो तसो तिम्रो के हाल छ गुजार्दैछु जसो तसो तिम्रो के हाल छ एक्लै बाँच्दैछौ कि कोही छानेर गयौ एक्लै बाँच्दैछौ कि कोही छानेर गयौ बिना कारण मुटुमा तिर हानेर गयौ आजबाट किन हो पराई ठानेर गयौ धन्यवाद समीर कार्कीलाई यो साथको लागि काजी सूर्य बहादुर थापा रावतकोट छ जलजले दैलेख हाल गुजरात भारतबाट लेख्नुहुन्छ साँचो प्रेमलाई लत्याउने देख्दैछु साँचो प्रेमलाई लत्याउने देख्दैछु मेहनत गर्दा अत्याउने देख्दैछु मजदुरी गरी खाइरहेका गरिबहरूलाई मजदुरी गरी खाइरहेका गरिबहरूलाई झुटो सपनामा मत्याउने देख्दैछु झुटो सपनामा मत्याउने देख्दैछु साँचो प्रेमलाई लत्याउने देख्दैछु मेहनत गर्दा अत्याउने देख्दैछु धन्यवाद काजी सूर्यबहादुर थापालाई सूर्य मुक्त मुक्तकरी बेला जति बढी आवश्यकता उति माग हुन्छ जति बढी आवश्यकता उति माग हुन्छ अहिलेको घाउ पछि पछि दाग हुन्छ समय सधैँ एकनाश कहाँ रहन्छ र समय सधैँ एकनास कहाँ रहन्छ र आजको डमरु पनि भोलि बाघ हुन्छ आजको डमरु पनि भोलि बाघ हुन्छ अहिलेको घाउ पछि पछि दाग हुन्छ जति बढी आवश्यकता उति माग हुन्छ जिन्दगीको सत्यतालाई मुक्तकमा उतार्नु भएको छ सूर्य चिमजुङलाई धन्यवाद अन्जान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जाबाट तिमीले मुटु दियौ र पो विश्वास गरे तिमीले मुटु दियौ र पो विश्वास गरे मेरो लागि जियौ र पो विश्वास गरे मैले विष दिँदा नि तिमीले मेरै सामु मैले विष दिँदा नि तिमीले मेरै सामु हाँसी हाँसी पियौ र पो विश्वास गरे हाँसी हाँसी पियौ र पो विश्वास गरे मेरो लागि जियौ र पो विश्वास गरे तिमीले मुटु दियौ र पो विश्वास गरे विश्वासमा नै माया अडेको हुन्छ मायालाई कुनै परीक्षा लिइरहनु पर्दैन मुक्तकमा विष पिउन दिँदाखेरि पिएपछि बल्ल विश्वास गरेका कुरा छन् यति धेरै अविश्वास हुँदैन मायामा धन्यवाद अन्जन श्रेष्ठभागीलाई मुक्तकको लागि केशव चापागाई सोयाक आठ इलामबाट लेख्नुहुन्छ कोही त काल आएपछि मर्छन् कोही त काल आएपछि मर्छन् कोही जहर खाएपछि मर्छन् मर्न त सबै मर्छन् एक दिन मर्न त सबै मर्छन् एक दिन कोही त धोका पाएपछि मर्छन् कोही त धोका पाएपछि मर्छन् कोही जहर खाएपछि मर्छन् कोही त काल आएपछि मर्छन् सत्य कुरा मुक्तकले उठाइरहेछ यो संसारबाट सबैले एक दिन विदा हुनै पर्छ सबैले यो संसारलाई छोडेर जानै पर्छ त्यही सत्यतालाई मुक्तकमा उतार्दै हुनुहुन्थ्यो केशव चापागाईलाई धन्यवाद प्रवीण खड्का चावाहिल काठमाडौँका मित्र हुनुहुन्छ हाल बाल्टिमोर युएसीमा हुनुहुन्छ सक्छौ भने बिन्ती मेरो पत्रको जवाफ नपठाउनु सक्छौ भने बिन्ती मेरो पत्रको जवाफ नपठाउनु सूत्रहरू लगाएर जिन्दगीको हिसाब नपठाउनु को ठिक थियो को गलत समयले बताउला को ठिक थियो को गलत समयले बताउला दोषी मलाई ठहराएर तिमी इन्साफ नपठाउनु दोषी मलाई ठहराएर तिमी इन्साफ नपठाउनु सक्छौ भने बिन्ती मेरो पत्रको जवाफ नपठाउनु धन्यवाद प्रवीण खड्कालाई समय निकै कम छ भन्ने इसारा पनि पाइरहेको छु एउटा अन्तिम मुक्तक सानु सारू लेख्नुहुन्छ उहाँले आफ्नो ठेगाना खुलाउनु भएको छैन पहिला झैँ कुर्सीको ताना तान हुन्छ फेरि पहिला झैँ कुर्सीको ताना तान हुन्छ फेरि सहमतिमा नजाने अडान हुन्छ फेरि जिउँदो हुँदा जुन मान्छेलाई अनेक लान्छन लगाइन्छन् जिउँदो हुँदा जुन मान्छेलाई अनेक लान्छन लगाइन्छ मरेपछि त्यही मान्छे महान हुन्छ फेरि मरेपछि त्यही मान्छे महान हुन्छ फेरि सहमतिमा नजाने अडान हुन्छ फेरि पहिला झैँ कुर्सीको ताना तान हुन्छ फेरि कुर्सीको ताना तान किचा ताने नेताहरूको दैनिकी हो नेताहरूले सधैँभरि अप्नाइरहने कुरा हो यही कुरालाई मुक्तकमा उतार्दै हुनुहुन्थ्यो सानो सारूलाई धन्यवाद छ मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको निर्धारित समय सकिसकेको छ भनेर इसारा पाइसकेको छु आजको बसाइँबाट छुट्टिनुपर्ने हुन्छ तपाईँसँग बिदा माग्नुपर्ने हुन्छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको ध्वनि तरङ्गमा अर्को साता बिहिबार फेरि पनि तपाईँका मुक्तकहरूसँगै रहनका लागि उपस्थित हुने नै छौँ दर्पण पारीबाट साथ दिने राजलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना